लेखको डाँपे चरीले लेखको डाँपे चरीले लेखको डाँपे चरीले लेखको डाँपे चरीले बालुवामा फुल पार्यो बालुवामा फुल पार्यो सल्लेरी किनिङमाले सल्लेरी किनिङमाले झन्नै मलाई भुल पार्यो झन्नै मलाई भुल पार्यो हिमचुली कोफेदमा पानी पर्वशा हिमचुलीको फेदमा पानी पर्व पासङले मालाई ठकाउना गर्नु पर्छ तपस्या कास्ले मालाई ठकाउना रसै भरियो फुलैमा हाँगो सबै ढल्किन्छ रसै भरियो फुलैमा हाँगो सबै ढल्किन्छ आँखा झिम्क्याइ नबोल पापी मन यो पल्कन्छ आँखा झिम्क्याइ नबोल पापी मन यो पल्कन्छ जिस्काउँदै पछि नलाग आप्पाले गर्दन भाँचिदिन्छ जिस्काउँदै पछि आँखालाई लोभ पानीको साधुलाई लोभ ध्यानको माछालाई लोभ पानीको साधुलाई लोभ ध्यानको मै जस्ती केटीले आशै नगरियो यो ज्यानको मै जस्ती केटीले आशै नगरियो यो ज्यानको हाटै लाग्छ सञ्चरमा नाम्चे लेखको डाँफे चरीले लेखको डाँफे चरीले लेखको डाँफे चरीले लेखको डाँफे चरीले बालुवामा फुल पार्यो बालुवामा फुल पार्यो सल्लेरी किनिङमाले सल्लेरी किनिङमाले झन्नै मलाई भुल पार्यो झन्नै मलाई भुल पार्यो